सुदूरपश्चिमका विकास योजना अनुमोदन सुदूरपश्चिम विकास आयोगलाई प्रादेशिक सरकारको निकायको रूपमा विकास गरिने बढ्दो गरिबीको अध्ययन गर्न प्रक्रिया अघि बढाइने बैतडीमा डाक्टर अवस्थी संघको विवादले अर्को रूप लियो आफ्ना नेताहरूको सार्वजनिक कार्यक्रममा अपमान गरेको भन्दै काङ्ग्रेसद्वारा कार्यवाहीको माग दार्चुला सदरमुकाममा महाकाली बाढीको तीन वर्ष पुरा बाढी पीडितका समस्या उस्तै महाकाली नदी नियन्त्रण आयोजनाको चालिस प्रतिशत भौतिक प्रगति सम्पन्न र बझाङमा जिल्ला शिक्षा कार्यालयभित्रै विद्यालय निरीक्षक र स्रोत व्यक्तिबीच हात हालाहाल प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा रेडियोनिटी डट कम डट एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका मध्यकालीन र दीर्घकालीन विकास योजना अनुमोदन भएका छन् सुदूरपश्चिम विकास आयोगले तयार पारेका सामाजिक र आर्थिक विषयका पाँच वर्ष मध्यकालीन र पन्ध्र वर्ष दीर्घकालीन विकास योजनाहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुदूरपश्चिम विकास आयोगको बैठकले महत्वपूर्ण विषयहरू अनुमोदन गरेको हो शुक्रबार साँझ प्रधानमन्त्री निवासको सचिवालय बालुवाटरमा सम्पन्न विकास परिषदको पहिलो बैठकबाट सुदूरपश्चिमको पर्यटन जलविद्युत लगायतका विषय अनुमोदन भएका हुन् साथै बैठकले आगामी साउन र भदौभित्र विकास योजनालाई अन्तिम रूप दिएर असोज पहिलो हप्ता विकास परिषदका सदस्यहरूलाई वितरण गर्ने र दोस्रो हप्ता परिषदको बैठकले पास गरी नेपाल सरकार समक्ष कार्यान्वयनका लागि पठाउने निर्णय पनि गरेको छ विकास परिषदको हिजोको बैठकले केही महत्वपूर्ण विषयमा सहमति गरी कार्यान्वयनका लागि अगाडि बढाउने निर्णय समेत भएको छ बैठकले विभिन्न आठ विषयमा सहमति गरी अगाडि बढाउने निर्णय भएको हो हालको सुदूरपश्चिम विकास आयोगलाई अधिकार सम्पन्न बनाई दीर्घकालीन रूपमा प्रादेशिक आयोगको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ अहिलेको राष्ट्रिय योजना आयोगले जस्तै काम गर्ने गरी आयोगलाई प्रादेशिक सरकारको निकायको रूपमा प्रादेशिक आयोग बनाउन प्रक्रिया अगाडि बढ़ाउने विषयमा सहमति भएको सुदूरपश्चिम विकास आयोगका उपसचिव जनकराज जोशीले जानकारी दिनुभएको छ यस्तै सुदूरपश्चिम विकास आयोगका पदाधिकारीहरू नियुक्ति गर्दा विभिन्न क्षेत्रगत विज्ञता भएका व्यक्तिहरूको मनोनयन गर्ने र आयोगको संगठन संरचनामा स्थायी कर्मचारीहरू सहितको सचिवालयको व्यवस्था गर्ने व्यवस्थाका लागि नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ साथै सुदूरपश्चिम क्षेत्रमा गरिबी को रेखामुनि रहेको जनसंख्या राष्ट्रिय भन्दा झण्डै दोब्बर देखिएकाले अध्ययन गरी गरिबी घटाउन विशेष कार्यक्रमहरू सञ्चालन गर्ने पनि बैठकले सहमति गरेको छ सुदूरपश्चिम क्षेत्रलाई लगानी मैत्री बनाउन बीस वर्षको लागि विभिन्न कर छुट तथा सहुलियत उपलब्ध गराउन नीतिगत निर्णयका लागि नेपाल सरकार समक्ष अनुरोध गरिने भएको छ आगबाट अध्ययन गरिएका दिपायल विमानस्थल पुनः सञ्चालन सेती प्राविधिक शिक्षालय र गोकुलेश्वर कृषि क्याम्पसको विस्तार सम्बन्धी लगायत आयोगले संकलन गरेका विकास योजनालाई कार्यान्वयनका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने पनि बैठकले सहमति गरेको आयोगका उपसचिव जोशीले जानकारी दिनुभएको छ विकास आयोगका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा विकास परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा सहमति भएका यिनै विषयमा कार्यान्वयनका लागि निर्देशन समेत दिनुभएको छ सार्वजनिक कार्यक्रममा बोलाएर अपमान गरेको भन्दै नेपाली कांग्रेस बैतडीले जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य एवं दलित संघका जिल्ला अध्यक्ष रमेश कोली र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चतुरबहादुर चन्द र अन्य पाँच जनालाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनका प्रमुख बिन लादेनको संज्ञा दिई सार्वजनिक कार्यक्रममा अपमान गरेको भन्दै कार्यवाही गर्न माग गरिएको हो हिजो बिहान जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायतको सहभागिता रहेको सार्वजनिक कार्यक्रममा नै यसरी अभद्र तथा बेइज्जत गर्ने अभिव्यक्ति दिएको बताइएको छ नेपाली कांग्रेसका जिल्ला सभापति नरेन्द्र सिंह थापाले हस्ताक्षर गरेको निवेदनमा डाक्टर अवस्थीमाथि तत्काल कार्यवाही गर्न र कार्यवाही नगरे कांग्रेस आफै कार्यवाहीका लागि अगाडि सर्ने उल्लेख गरिएको छ यो विषयमा जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले आफूमाथि केही व्यक्तिले पटक पटक आक्रमणको प्रयास गरेकाले आफूले बिन लादेन भनेकै स्वीकार गर्नु भएको छ उहाँले भन्नुभयो आफूमाथि दुर्व्यवहार गर्ने भनी किटानी दिएको व्यक्ति कार्यक्रममा आएपछि आफूलाई सत्य सह्य नभएकोले आतंकारी भनेको हुँ यसअघि गएको जेठ तेइस गते एम्बुलेन्स नदिएको भन्दै स्थानीय महिलाले डाक्टर अवस्थीलाई कालो मसो दलेका थिए जिल्ला शिक्षा कार्यालय बझाङमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिबीच कार्यालय समयमा एक आपसमा हातहलाल भएको छ जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक गणेश दत्त मिश्र र विद्यालय स्रोत व्यक्ति खगेन्द्र प्रसाद जोशीबीच हात भएको हो कार्यालय समयमा नै जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरूबीच हातहलाल भएपछि प्रहरी समेत जिल्ला शिक्षा कार्यालयमा पुगेको थियो श्रोत शिक्षक जोशीले बिनी मिश्रलाई कक्षा नौको पाठ्यक्रममा प्रबोधिकरण कार्यक्रमका बारेमा बुझ्न खोज्दा हात हलाल भएको बताइएको छ मिश्रले केही कागजात समेत च्यातेको बताइएको छ मिश्रले भने विषय केही पनि नरहेको सो घटना भइरहे भइ आएको बताउनु भएको छ यस्तै जोशीले पनि सो घटना सामान्य भएको बताउनु भएको छ यता जिल्ला शिक्षा अधिकारी मदन थापाले भने दुईजना बीच पहिलेदेखि नै आपसमा मेलमिलाप नभएका कारणले यस्तो भएको बताउनु भएको छ यसै विषयमा जिल्ला शिक्षा अधिकारी मदन थापाले यो विषयमा अनुसन्धान गरिने बताउनु भएको छ दार्चुलाको सदरमुकाम खलङ्गा बजार र आसपासका बस्ती तहस नहस हुने गरी असारमा महाकाली नदीमा बाढ़ी आएको तीन वर्ष पूरा भएको छ तर अझै पनि बाढ़ी पीड़ितले न त उचित राहत पाएका छन् न त उनीहरूको पुनस्थापना नै हुन सकेको छ बरु असार महिना लाग्नासाथ साथ त्यहाँका बासिन्दा त्यो कहाली लाग्दो क्षण सम्झेर झस्कने गरेका छन् पानी पर्न शुरू गरेसँगै दार्चुलावासीको आँखा महाकाली नदीतिर सोझिने गरिएको छ कारण हो तीन वर्ष अघि महाकालीको वितण्डालीला हुन पनि अचानक उर्लिएर आएको नदीले नेपाल र भारतमा गरी अर्बौंको क्षति पुर्याएको थियो सयौं सर्वसाधारणलाई घरबार विहीन बनायो नदीको बहावले कटान गर्दा दार्चुला र धार्चुलाका नदी किनारका बासिन्दाको विचल्ली बन्न पुग्यो आफ्नै आँखा अगाडि महल जस्ता घरहरू नदीमा बगेर विलिन बने त्रासदीपूर्ण त्यस घटनाको तीन वर्षको अन्तरालमा पनि अवस्था भने जस्ताको त्यस्तै छ सरकारी निकायले तदारुकता नदेखाउँदा अझै पनि नदी किनारका सर्वसाधारण डरै डरमा बस्न बाध्य रहेका छन् तीन वर्ष बितिसक्दा पनि घरबार विहीन बाढी पीड़ितको पुनस्थापना हुन सकेको छैन उनीहरूले उचित राहत समेत पाउन सकेका छैनन् राहतका नाममा जिल्ला देवी प्रकोपको बीस हजार रूपियाँ र केन्द्रीय देवी प्रकोपको पन्ध्र हजार रूपियाँ गरी पैंतिस हजार बाहेक अरू केही नपाएको पीड़ितहरूको गुनासो रहेको छ बाढले घरबार मात्र घर मात्र बगाएन दार्चुलावासीको भएको जग्गा समेत महाकाली नदीले बहाव परिवर्तन गरेपछि भारतको धार्चुलातिरको भूमिमा जोडिदिएको छ जसले गर्दा विस्थापित बनेकाहरू अझै टहरमै दिन कटाइरहेका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ चालु आर्थिक वर्षमा महाकाली नदी नियन्त्रण आयोजनाले चालिस करोड रूपियाँ खर्च भएको जनाएको छ आर्थिक वर्षका लागि विनियोजित तीस करोड तथा असारमा थप भएको दस करोड गरी कुल चालिस करोड रूपियाँ खर्च भइसकेको आयोजना प्रमुख मित्र बरालले जानकारी दिनुभएको छ विनियोजित रकम खर्च भएसँगै चालु आयोजनाको वित्तीय प्रगति शत प्रतिशत हासिल भएको छ भने गुरू योजनाको हालसम्म सम्झौता भए मध्ये भौतिक प्रगति चालिस प्रतिशत भएको उहाँको भनाइरहेको छ गत वर्ष आयोजनाले करिब सत्र करोड रूपियाँ हाराहारीमा खर्च गरेकोमा चालु आर्थिक वर्षमा भने दोब्बर भन्दा बढ़ीले खर्च भएको छ पछिल्लो समय नदी किनारको तटबन्ध निर्माण कार्यले तीव्रता पाएको छ निर्माणको गति हेर्दा आयोजनाको सम्पूर्ण काम निर्धारित समयमा नै सम्पन्न हुने देखिएको छ आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने उहाँले बताउनु भएको छ आगामी आर्थिक वर्षमा कम्तीमा साठी करोड़ रूपियाँ विनियोजित हुनुपर्ने उहाँको भनाइरहेको छ आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरबाट निर्माण शुरू भएको आयोजना दुई हजार चौहत्तर पचहत्तरमा समापन हुने जनाइएको छ सुन्दा पनि अचम्म लाग्न सक्छ जिल्ला अस्पताल सिमखेतमा नै परिवार नियोजनका साधन छैनन् भन्दा तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ एक महिनाभन्दा बढी भइसक्यो जिल्ला अस्पताल सिमखेतमा परिवार नियोजनका साधन इम्प्लान्ट नभएको मासिक रूपमा दसदेखि जनाले इम्प्लान्ट सेवा लिँदै आएको जिल्ला अस्पताल बझाङमा अहिले परिवार नियोजनका साधन इम्प्लान्ट नहुँदा सेवाका लागि अस्पताल पुगेका महिलाहरूले फिर्ता जानुपर्ने बाध्यता रहेको छ जिल्लाको भाटीखोला गाविस दुईकी नारदा देवी धामीले नेपाल सीआरएस कम्पनीले गाउँमा गएर परिवार नियोजन सम्बन्धी जनचेतना फैलाएपछि उपयुक्त परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राख्ने सोच बनाइन् लगत्तै उनी जिल्ला अस्पताल सिमकेतमा पुगिन् तर त्यहाँ पुगेर उनले मनले सोचेको पूरा गर्न पाइनन् धामीले भनिन् परिवार नियोजनको साधन राख्नका लागि भनेर एक दिन लाग्ने पैदल यात्रापछि नेपाल सीआरएस कम्पनीका कर्मचारी सरिता केसीसँग जिल्ला अस्पताल सिमकेतमा पुगे अस्पतालमा इम्प्लान्ट सकिएको भनेपछि फिर्ता हुनु पर्यो परिवार नियोजनका साधन अस्थायी साधन इम्प्लान्ट राखेर रा पाँच वर्षका लागि ढुक्क हुने सोच बनाएकी थिए परिवार नियोजनको साधन इम्प्लान्ट सकिएको एक महिना भन्दा बढी भइसकिएको र क्षेत्रीय स्टोरमा आफूले खबर गरिसकेको परिवार नियोजन सुपरभाइजर आलोक नारायण सापागाईले बताउनु भएको छ परिवार नियोजनको अस्थायी साधन कण्डम प्रयोग गर्न सङ्गिनी सुई लगाउन र पिल्स खाँदा झन्झटिलो हुने भएका कारण ग्रामीण बस्तीका अधिकांश महिलाहरू परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट राख्न बढी चासो देखाउने गरेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डाक्टर विष्णु खतिवड़ाले जानकारी दिनुभएको छ कैलालीको भजनी त्रिशक्ति नगरपालिकाले खरिद गर्न लागेको भ्याकुल ओडरको खरिद प्रक्रियाबारे अख्तियार दुर्पयोग अनुसन्धान आयोग महेन्द्रनगरले छानबिन शुरू गरेको छ संचार माध्यममा समाचार आएपछि सोहीलाई आधार मानेर आयोगले मुद्दा दर्ता गरेर छानबिन शुरू गरेको आयोगका प्रवक्ता विष्णु सिंह विष्टले जानकारी दिनुभयो नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टसहित अन्य कर्मचारीको मेलमतमा करिब सात लाख तेइस हजार आर्थिक अनियमितता गर्न खोजिएको देखिन्छ नगरपालिकाले मागेका मापदण्ड अनुसारको भ्याकुल ओडरको टेन्डर हाले पनि कर्मचारीहरूको मेरोमन्तमा टेन्डर बढी टेन्डर हालेको कम्पनीलाई दिन खोजिएको छ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना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 नियन्त्रण आयोजनाको चालिस प्रतिशत भौतिक प्रगति सम्पन्न र बसाङमा जिल्ला शिक्षा कार्यालयभित्रै विद्यालय निरीक्षक र स्रोत व्यक्तिबीच हात हाल। समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगतै बिबिसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार